माथि लेख म चौरी गाई त्यही माथि पर्ने झुलिँदै रे छिटो अल्लाह रे मन सोल्टिनेसँग भुलिँदै कहिले त आरत ख्याङ्खाँदै भुइँमा पैताल छट्टाउँदै आहा नाच्यो back. रङ्गी चङ्गी फुल फुल्यो वरिपरि वनमा रङ्गी चङ्गी फुल फुल्यो वरिपरि वनमा साथीले कमक छोरी गए त्यही माथि पर्ने सुनिँदै अल्लाह रे छिटो अल्लाह रे मन छोल्टिने सँग भुलिँदै